सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनान्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनान्सय टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा यस अर्पण स्थानीय समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवन चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रिजल्टमा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा सरकारले जारी गरेको बजेट प्रति चितवनका व्यवसाय उत्साहित भएका छन् चितवनका व्यवसायीहरूले सरकारको बजेट निजी क्षेत्रको हितमा भएको बताएका छन् बजेट सकारात्मक रहेको र अहिलेसम्मकै राम्रो बजेट आएको व्यवसायहरूको धारणा छ बजेटले ऊर्जा कृषिसँगै औद्योगिक क्षेत्रमा प्राथमिकता दिएको भन्दै व्यवसायीहरूले कार्यान्वयन पक्षलाई ध्यान दिन सरकारलाई आग्रह गरेका छन् उद्योग संघ चितवनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले आर्थिक वृद्धि गर्ने कुरामा बजेट केन्द्रित भएको बताउनुभयो बजेटको विरोध गर्न पर्दैन विरोधका लागि पनि विरोध गर्ने ठाउँ छैन अधिकारीले भन्नुभयो बजेटले ऊर्जा र सामाजिक क्षेत्रमा उच्च प्राथमिकता दिएको भन्दै उहाँले प्रतिपक्ष र निजी क्षेत्रलाई समेटेर समयमा बजेट ल्याउनु आफैमा सकारात्मक रहेको बताउनुभयो उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले बजेटले कृषि क्षेत्रलाई आकर्षित गरेको धारणा राख्नुभयो उहाँले भन्नुभयो यसपालिको बजेट कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ कृषि क्षेत्रमा सरकारले छ प्रतिशत नबढ्ने गरी ब्याजदर कायम र कन्टेनरमा भन्सार छुट गरेसँगै व्यवसाय उत्साहित बनेका छन् पोल्ट्री क्षेत्रमा ठूलो लगानी गरेका व्यवसाय बजेटबाट आशावादी भएका छन् पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले बजेट सकारात्मक भएको बताउनु भएको छ कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सूर्यकान्त घिमिरेले बजेटले कृषि क्षेत्रलाई प्रोत्साहित गर्नु जलविद्युतलाई उच्च प्राथमिकतामा राख्नु र निजी क्षेत्रलाई समेट्नु सकारात्मक पक्ष रहेको बताउनुभयो बाढ़ीले बगाएर माडीमा एकजनाको मृत्यु भएको छ अविरल वर्षापछि आएको बाढ़ीले बगाएर माडीको बगौडा आठ ब्रह्मपुरीकी साठी वर्षीय इसारा विकको मृत्यु भएको इलाका प्रहरीकारले माडीले जनाएको छ प्रहरीका अनुसार विकलाई दिउँसो बाँदरमोडे खोला तर्ने क्रममा अचानक बढेको बाढ़ीले बगाएको थियो माडीमा अहिले पनि वर्षा र बाढ़ीको प्रकोप जारी नै रहेको स्थानीयले जनाएका छन् स्थानीयवासी त्रासमा छन् बाढ़ीले विभिन्न गाउँ डुबानमा पारेको थियो भने भने दर्जनौ घर समेत भत्काएको छ माडीमा गएको भीषण बाढीका कारण भएको क्षतिको विवरण संकलन थालिएको छ शनिबार बिहान माडीका विभिन्न गाउँ बाढीका कारण डुबानमा परेका थिए बाढी केही घटेकाले बिहानदेखि क्षतिको विवरण संकलन गर्न जिल्लाबाट विपद व्यवस्थापनको टोली माडी पुगी काम थालेको जिल्ला विकास समितिका स्रोत व्यक्ति बलराम लुइटेले जानकारी दिनुभयो बाढीबाट भएको क्षतिको विवरण संकलन गर्न गएको विपद व्यवस्थापनको टोलीले पनि वर्षाका कारण क्षतिको विवरण संकलन गर्न गाह्रो भएको जनाएको छ गत चैत्र अठार गतेदेखि असार सोह्र गतेसम्म भएका मानवाधिकार उल्लङ्घन सम्बन्धी घटनाहरूको बारेमा आइतबार अर्धवार्षिकी समीक्षा गोष्ठी सम्पन्न भएको छ इन्सेक चितवनका अनुसार तीन महिनाको अवधिमा महिला बलात्कारका घटना चारवटा भएको तथ्याङ्कमा उल्लेख छ पोषदेखि चैत्र महिनासम्मको तीन महिनाको अवधिमा यो संख्या आठ भएको थियो त्यस्तै बाल अधिकार उल्लङ्घन सम्बन्धी पाँच महिलामाथि अमानवीय व्यवहार चार घरेलु हिंसा र बहुविवाहका सम्बन्धमा एकाउन्नवटा मुद्दा प्रहरी श्रेणीमा परेको एनसेकल चितवनकी प्रतिनिधि सावित्री सापकोटाले बताउनुभयो अघिल्लो तीन महिनामा जम्मा त्रिपन्न घटना चितवन प्रहरीमा दर्ता भएकोमा चैत्रदेखि असार महिनासम्मको सम्ममा चौसठीवटा मानवाधिकार उल्लंघनका घटना रहेका छन् एनसेको चितवनले आफ्नो आफ्नो अर्धवार्षिक समीक्षा गोष्ठीमा यस विषयमा जानकारी दिएको हो कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी शिवराम गिलाल प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रम एनसेको चितवनका संयोजक मुकुन्द दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो बाल न्याय प्रणालीमा सरकारवालाहरूको भूमिका विषयमा आइतबार अन्तर्क्रिया कार्यक्रम भएको छ कार्यक्रममा बोल्ने वक्ताहरूले बाल बालिकालाई अपराधीका रूपमा चित्रण गर्न नहुने धारणा राखेका थिए कार्यक्रममा जिल्ला न्यायाधीश विनोद मोहन आचार्यले बाल बालिकालाई दिइने न्याय प्रणालीमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै उनीहरूलाई दिइने कानूनी उपचार सर्वहित हुने खालको हुनुपर्ने बताउनुभयो बाल न्याय सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई अवलम्बन गरी सरल तरिकाले न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो अर्का न्यायाधीश अनन्तराज डुम्रेले बाल बालिकालाई अपराधीको कोटामा राख्न नहुने बताउनुभयो उनीहरूलाई सुधारका अवसर दिनु नै न्याय सरह भएको उहाँको भनाइ छ कृषकहरू आफ्नो व्यवसाय सञ्चालनका लागि सहकारी र समूहबाट ऋण लिने गरेको पाइएको छ दुई हजार अडसठी सालको कृषि गणनाको नीति नतिजा अनुसार चितवन जिल्लाका किसानहरू ठूला बैंक र वित्तीय संस्था भन्दा पनि गाउँ घरमै उपलब्ध सहकारी र समूहबाट ऋण लिएको देखिन्छ जिल्ला तथ्याङ्क कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा बढ़ी महिला समूहबाट ऋण लिने गरेको पाइएको छ ऋण लिएको स्रोतहरूमा सहकारी कृषि विकास बैंक कमर्स कमर्सियल बैंक कृषक समूह महिला समूह नातेदार रहेका छन् चितवनमा विक्रम सम्भ दुई हजार अन्ठाउन्नमा कुल किसान परिवार संख्या एकहत्तर हजार चार सय उनातिस रहेकोमा विक्रम सम्भ दुई हजार अडसठीसम्म आइपुग्दा यो संख्या बढ़ेर अठासी हजार दुई सय बयालिस पुगेको छ कुल सोह्र हजार पाँच सय बाह्र किसानले ऋण लिएकोमा सबैभन्दा बढी महिला समूहबाट ऋण लिने किसानहरू रहेका छन् ऋण लिने किसान विक्रमसम्म दुई हजार अन्ठाउन्नमा जम्मा चौध हजार दुई सय चौसठी रहेका थिए ऋणको मूल स्रोत महिला समूह रहेकोमा दोस्रो मूल स्रोतमा सहकारी र तेस्रोमा नातेदार रहेका छन् यसरी हेर्दा किसानहरू नातेदार भन्दा पनि गाउँका समूह र सहकारीबाट ऋण लिन इच्छुक रहेको देखिन्छ नेपाली कंग्रेस रत्नगर समितिले बीपी कोइर्लाको शतवार्षिकीको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ शतवार्षिकीको अवसरमा साउनको पहिलो हप्ता साप्ताहिक रूपमा कार्यक्रम गर्न लागेको नेपाली कंग्रेस रत्नगरका सभापति रूपनराज घिमिरेले जानकारी दिनुभयो साप्ताहिक कार्यक्रम अन्तर्गत साउने गते पत्रकार सम्मेलन गर्ने दुई गते श्रीकृष्ण प्रणामी मन्दिर जिरोनाका वृद्ध वृद्धालाई फलफूल वितरण गर्ने तीन गते सौराचोकमा खुल्ला रक्तदान कार्यक्रम गर्ने नगर सभापति घिमिरेले बताउनुभयो त्यस्तै साउन चार गते अन्तर विद्यालय स्तरीय व्यक्तित्व कला प्रतियोगिता पाँच गते अन्तर कलेज स्तरीय निबन्ध प्रतियोगिता र छ गते विचार गोष्ठी तथा का समापन गरिनेछ विचार गोष्ठीमा केन्द्रीय नेताहरूको पनि सहभागिता रहने नगर समितिले जनाएको छ जुटपानी चार भटेनीमा रहेको पृथ्वी उच्च माविमा चौध दिनअघि लगाएको ताला खुलेको छ विद्यालय व्यवस्थापन समिति र वैद्य निकटको अखिल क्रान्तिकारी इलाका नम्बर चारका कार्यकारी अध्यक्ष इन्द्र घिसिङ बीच तीन बुधे सहमति भएपछि प्रधान र लेखा शाखामा लगाएको ताला खुलेको हो विद्यालय व्यवस्थापन समिति र वैद्य निकटको अखिल क्रान्तिकारी इलाका नम्बर चारका कार्यकारी अध्यक्ष इन्द्र घिसिङबीच विद्यार्थीबाट लिँदै आएको मासिक र भर्ना शुल्क नलिने राजनैतिक भागभण्डाबाट शिक्षक नियुक्त नगर्ने र विद्यालयको हाताभित्र समेना गृह र ई लाइब्रेरी स्थापना गर्ने सहमति भएको अखिल क्रान्तिकारीका जिल्ला सदस्य अम्बर खतेडाले जानकारी दिनुभयो पदमपुर हाटमा रहेको जनहित राष्ट्रिय प्राथमिक विद्यालयलाई हिजो पैंसठी हजार रूपियाँ बराबरको फर्निचर सहयोग भएको छ कक्षा एकमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी रेस्क्यू नेपाल नामक संस्थाले सो विद्यालयलाई कुर्सी टेबल दराज र कार्पेट सहयोग गरेको प्रधानाध्यापक भरतराज रेग्मीले जानकारी दिनुभयो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नलाल गलानको अध्यक्षतामा भएको कार्यक्रममा निम्न माध्यमिक विद्यालय कमलपुरका प्रधानाध्यापक बुद्धिसागर आचार्य विद्यालयका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 दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ aptitude multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक